संसद बैठकमा सरकारको चरको आलोचना बैठक दुई घण्टाका लागि स्थगित आगामी वर्षको मङ्सिरसम्म तीनवटै निर्वाचन गराउने प्रधानमन्त्री ओलीको घोषणा आज ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको दिवस मनाइँदै पाकिस्तान र अफगानिस्तानको सीमामा तनाव फ्लोरिडा हत्याकाण्डका अभियुक्तकी श्रीमतीलाई कारवाही हुन सक्ने र बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बन्न सफल प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा व्यवस्थापिका संसदको बैठकमा सांसदहरूले विशेष समय लिएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् सांसदहरूले पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई समान व्यवहार गर्न नसकेको प्राधिकरणको पैसा गैर सरकारी संघ संस्थालाई दिएको लगायतका आरोप लगाएका छन् आजको बैठकमा नियमावली मसौदा समितिको प्रतिवेदनमाथिको दफादार दफावार छलफल गराउने भने पनि कार्यसूचीबाट त्यसलाई हटाएको छ यस्तै संसद सचिवालयले असार पाँच गतेदेखि विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल गरी असारको तेस्रो साता बजेट पारित गर्ने कार्यतालिका तयार पारेको छ यस्तै यसैबीच व्यवस्थापिका संसदको आजको बैठक दुई घण्टाका लागि स्थगित भएको छ सभामुख ओन्सरी घरतीले संसद निमावली मसौदा समितिको प्रतिवेदनमाथि दफा बार छलफल गर्न र पारित गर्न सहमतिका लागि अन्तिम पटक माग भएकाले बैठकको दैनिक कार्यसूचीबाट उक्त विषय हटाई दुई घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराइन् बैठकमा यसअघि भएको छलफलमा न्याय क्षेत्रका विभिन्न तीन विधेयक स्वीकृति गरिएको थियो व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कानूनले तोकेको प्रक्रिया पूरा गरेका नागरिकहरूलाई सहज ढंगले नागरिकता प्रदान गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ समितिको आज बसेको बैठकले प्रक्रिया नपुगेको अंगीकृत नगर नागरिकता सम्बन्धी सन्तानब्बेवटा मुद्दा गृह मन्त्रालयमा रहेकाले तिनीहरूको छानबिन गरी तीनटै ढुङ्गोमा टुङ्गोमा पुर्याउन समेत निर्देशन दिएको छ कुनै पनि विदेशीलाई अङ्कीकृत नागरिकता दिनु अघि विदेशको नागरिकता प्रत्याग परित्याग गरेको हुनुपर्ने र कानूनले तोके अनुसारै व्यवस्था गर्न समितिले भनेको छ समितिको बैठकमा गृह कानून र परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित थिए बैठकमा समितिका सदस्यहरूले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानको नेपालमा प्राप्त अधिकारबारे निश्चित प्रावधान राख्न सुझाव दिएका छन् उनीहरूले नागरिक नागरिकता सम्बन्धी कानूनको व्यवस्था गरिए पनि राष्ट्रिय हितलाई प्राथमिकता राख्नुपर्ने बताए प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान अनुसार आगामी वर्षको मंगिरसम्म तीनवटै निर्वाचन गराउने घोषणा गरेका छन् लोकसेवा आयोगको छैसठी वार्षिक उत्सवको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रम का प्रधानमन्त्री ओलीले आगामी मंगिरमा स्थानीय निकाय दुई हजार चौरात्तर वैशाखमा प्रदेश र दुई हजार चौरात्तर मङ्सिरमा प्रतिनिधि सभाको चुनाव गरिने बताएका हुन् उनले चुनावका लागि सबै दललाई एकजुट हुन आह्वान गरे प्रधानमन्त्री ओलीले स्थानीय निकायलाई संविधानमा व्यवस्था व्यवस्था भएअनुसार स्थानीय तहकै चुनाव गरिने बताएका छन् उनले संविधान कार्यान्वयन गरेर संक्रमण कालको अन्त्य गर्न सबैसँग सहयोगको आग्रह गरेका छन् संविधान कार्यान्वयन हुन नसके सरकार मात्र नभई कोही पनि सफल नहुने भन्दै सबै सफल र उत्तीर्ण हुन लाग्नु पर्नेमा जोड़ दिएका छन् अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोग को काममा सरकारले कुनै हस्तक्षेप नगर्ने भएको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका छन् कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलाई थप मर्यादित विश्वसनीय र निष्पक्ष बनाउनमा जोड़ दिएकी छन् लोकसेवा आयोगको वार्षिक उत्सवको उद्घाटन गर्दै उनले सरकार र जनतासँगको समधुर सम्बन्धबाट लोकसेवा आयोगले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्नुपर्ने बताएकी छन् सरकारी सेवामा युवा र महिलाको आकर्षण बढ्दै गएको भन्दै उनले सूचना र प्रविधिको अधिकतम उपयोगबाट लोकसेवा आयोगलाई आधुनिकीकरण र वैज्ञानिकरण बनाउनु पर्नेमा जोड़ दिएकी छनृ आज ज्येष्ठ नागरिक दुर्व्यवहार विरूद्धको दिवस मनाइँदैछ संयुक्त राष्ट्र संघको आह्वानमा सन् दुई हजार बाह्रदेखि हरेक वर्षको जुन पन्ध्र तारिकमा विश्वभर दिवस मनाउन लागि हो ज्येष्ठ नागरिकलाई बोलेर या नबोलेर गाली घृणा व्यवस्था र अपेक्षा गर्ने जस्ता कार्य अपराध भएको भन्दै उनीहरूलाई माया र ममता दिनुपर्नेमा जोड़ दिएका छन् तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको दुई हजार एकाउन्न साल गठित एमालेको नौ महिने सरकारले ज्येष्ठ नागरिकको सम्मानमा मासिक वृद्ध भत्ता दिने व्यवस्था गरिएको थियो वर्तमान सरकारले अहिले भत्ता बढाएर दुई हजार रुपियाँ पुर्याएको छ दिवसको अवसरमा आज विभिन्न ठाउँमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम पनि छ राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था सत्ता एनसिएल टावरमा आगजनी र तोडफोड गर्ने नेत्री नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरूलाई कानूनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ आयोगले पीड़ित पक्षलाई क्षतिपूर्ति प्रदान गर्न पनि भनेको छ यसै आयोगले गत जेठ सात गते ललितपुरको भोगल इलाछे मंगल बजार स्थित एक पसलमा ग्यास सिलिण्डर पट्केर तीनजना व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही र पीड़ितलाई पीड़ित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि सरकारको ध्यान आकर्षण गराएको हो मापदण्ड विपरीत सिलिण्डरहरूको अनियन्त्रित प्रयोग भइरहेको सन्दर्भमा त्यस्ता मापदण्ड विपरीतका सिलिण्डरहरूको बिक्री वितरणमा तत्कालै रोक लगाउन समेत आयोगले सम्बन्धित निकायको ध्यान आकर्षण गराएको हो आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचार समेत गरेको छ बझाङको पाराकाटे गाविसमा प्रसुति गृह मन्त्रालय निर्माण गर्न एकल महिलाले तीन रोप तीन रोपनी जग्गा दान गरेकी छन् मंगलबार पाराकाटे गाविस चारकी एकल महिला कृष्णा देवी साउदले आफ्नो नाममा रहेको किता नम्बर अठार असीको तीन रोपनी जग्गा सामुदायिक स्वास्थ्य इकाइ पाराकाटेको नाममा नामसरी गरेकी छन् घरमा सुत्केरी गराउँदा विभिन्न खालले जोखिम हुने तथा ज्यानै जाने खालका घटना विरुद्ध हुन वृद्धि हुन थालेपछि एकल महिला कृष्णादेवी गाउँमै प्रस्तुति गृह निर्माण गर्न जग्गा दान गरेकी हुन् लामो समयको खडेरीले बैतडीमा एक महिनाको अवधिमा रेड युरियन रोगले बाइस भैँसी मरेका छन् जिल्लाको पाटन नगरपालिका दुर्गास्थान श्रीकोट र श्री केदार गाविसमा गरी जेठ महिनामा मात्र बाइस भैँसी मरेका हुन् भैँसीहरूमा गहुँमा रगत देखा पर्ने मुखबाट र्याल फाल्ने शरीर फुल्ने मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेको र रोग देखा परेको तीन चार दिनमै मर्ने गरेका छन् जिल्लाको पाटन नगरपालिका मात्र जेठ महिनामा दस भैँसी मरिसकेका स्थानीय मनोरथ भट्टराईले जानकारी दिनुभएको छ यस्तै दुर्गा स्थान गाविसमा पनि दस भन्दा बढी भैँसी मरिसकेको स्थानीय पुष्कर बहादुर चन्दले बताउनु भएको छ दार्चुलाको गैरवको योजनाको रूपमा रहेको दार्चुला तिङ्कर सड़क आयोजनाको निर्माण कार्यले पछिल्लो समय तीव्रता पाएको छ आर्थिक वर्ष दुई हजार पैसठी छैसठीबाट निर्माण शुरू भएको सड़क आयोजनाले हालसम्म चौध किलोमिटर सड़कसम्म गाडी गुड्ने गरी ट्र्याक सञ्चालन गरेको हो धारी गाविसको वडा नम्बर सात पासुमा गाडी पुगेको छ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयले भव्य स्वागत समेत गरेका छन् कुल एक सय तीस किलोमिटर लम्बाइ रहेको सड़कको साठी किलोमिटर बढी सड़क निर्माणाधीन अवस्थामा छ यस आर्थिक वर्षमा उन्नाइस किलोमिटरसम्म गाडी गुड्ने बनाउने लक्ष्य रहेको दार्चुला तिङ्कर सड़क योजना प्रमुख मनिष कुमार शाहले बताउनुभयो अब केही देश बाहिरका खबर पाकिस्तान र अफगानिस्तानको सीमामा हालै भएको तलाबपछि सुरक्षाकर्मीको तैनाथी बढ़ाएको छ पाकिस्तानले भारी हतियार सहितको सुरक्षाकर्मीको टोली तैनाथी बढ़ाएको हो पाकिस्तानले अफगानिस्तानको सीमामा रहेको तोर्खम चौकीबाट चौकीमा गेट बनाउने विषयमा अफगानिस्तानी सुरक्षाकर्मीले विरोध गरेपछि विवाद बढेको हो भिसा नियम लागू गर्नका लागि गेट बनाउने पाकिस्तानले योजना बनाएपछि त्यसको विरोध भएपछि दुवै पक्षबीच भएको झडपमा पाकिस्तानी सैन्य अधिकारीको मृत्यु भएको थियो सुरक्षाकर्मीको तैनाती बढाएकोमा भने अफगानी सुरक्षाकर्मीहरू रुष्ट छन् अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त अमर मतिनकी श्रीमती नूर मतिनलाई घटनाका बारे पूर्व जानकारी भएको आकांक्षामा प्रहरीले अनुसन्धान थालेको छ हत्याकाण्ड भएको नाइट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नूर मतिन हतियार खरिद गर्दा समेत सँगै रहेको बताएको छ तर पतिले हतियार खरिद गरे गरेको बारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि अनुसन्धान शुरू गरिएको हो नाइट क्लबमा प्रवेश गर्ने क्रममा आफ्ना पतिको आफू समलिङ्गीको विरोधमा रहेको जानकारी आफूलाई दिएको सुरक्षाकर्मीको बयानमा उनले बताएकी थिइन् यद्यपि मतिनले आफ्ना पतिको मानसिक स्थिति केही हदसम्म ठिक नभएका कारण घटना हुन गएको बताएका छन् यसैबीच हत्यारा अमर मतिनले एकपल्ट अनु अन्धाधुन्द गोली प्रहार गरी क्लब बाहिर जाने बेलामा पुनः प्रवेश गरी दोहोऱ्याएर गोली प्रहार गरेको खुलासा भएको थियो अफगानी मुलुकका अमेरिकी नागरिक मतिनले गे नाइट क्लबमा शनिबार राति अन्धाधुन्द गुली प्रहार गर्दा जनाको मृत्यु भएको थियो अब खबरको अन्त्यमा एउटा खेल खबर कोपा अमेरिका अन्तर्गत समडीको अन्तिम लिगमा अर्जेन्टिनाले बोलोभियालाई तीन शून्यले पराजित गरेको छ अर्जेन्टिनाले खेलको पहिलो हाफमै तीन गोल गरेको हो खेल सुरु भएको तेह्र मिनटमै लामेलाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए त्यसपछि पन्ध्र मिनटमा लोभे लाभेजीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए बाइसौं मिनटमा कुएस्टाले गोल गर्दै टीमलाई तीन शून्यको अवस्थामा पुर्याएका थिए समूहका शुरूआती दुई खेल जित्दै क्वार्टर फाइनलमा पुगिसकेको अर्जेन्टिना आजको जितपछि नौ अङ्कमा सात समूह विजेता बनेको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संसद बैठकमा सरकारको चर्को आलोचना बैठक दुई घण्टाका लागि स्थगित आगामी वर्षको मङ्सिरसम्म तीनवटे निर्वाचन गराउने प्रधानमन्त्री ओलीको घोषणा आज ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको दिवस मनाइँदै पाकिस्तान र अफगानिस्तानको सीमामा तनाव फ्लोरिडा हत्याकाण्डका अभियुक्त किशोरमतीलाई कारवाही हुन सक्ने र बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बन्न सफल हवस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र वीरेन्द्रलाई पनि विशेष धन्यवाद भन्दै समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार